सरकारले एकपटकमा थोरैलाई पुनस्थापना गर्ने गरेका कारण मुक्तहलिया पुनस्थापनामा समस्या पुनस्थापनाको पर्खाइमै मुक्तहलियाहरूको जीवन बित्ने देखिएकोमा चिन्ता दार्चुलामा बाढी पहिरोबाट खानेपानी आयोजनामा पाउने दुई करोडको क्षति कैलालीमा अवैध रूपमा घरमा पालिएका वन्य जन्तु बरामद हत्यारालाई प्रहरले मोलमोलाई गरेर छुट दिएको आरोपमा बीच सड़क र प्रहरी कार्यालय गेटमै सुतेर आन्दोलन कञ्चनपुरका छुट्टा छुट्टै स्थानमा पानीमा डुबेर दुईजनाको मृत्यु र बझाङमा अज्ञात व्यक्तिको समूहबाट सड़क निर्माणमा लगाइएको स्काभेटरमा आगजनी एक करोड़ भन्दा बढ़ेको क्षति प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु सरकारले एक पटकमा थोरैलाई पुनस्थापना गर्ने गरेका कारण हलिया पुनस्थापनामा समस्या रहेको एक कार्यक्रमका सहभागीहरूले जोड़ दिएका छन् डडेलधुरा सदरमुकाम खलंगामा आयोजित जिल्ला स्तरका सरोकारवाला निकायहरूसँगको हलिया पुनस्थापनाका लागि बस तथा पैरवी कार्यक्रमका सहभागीहरूले यस्तो बताएका हुन् जिल्लामा ठूलो संख्यामा मुक्त हलियाहरू पुनस्थापनाको पर्खाइमा भए पनि सरकारले एक आर्थिक वर्षमा सय जनालाई समेत पुनस्थापनामा नसमेट्दा पुनस्थापनामा वर्षो बित्ने र पुनस्थापनाको पर्खाइमै मुक्त हलियाहरूको जीवन बित्ने देखिएकोमा सहभागीहरूले चिन्ता व्यक्त गरेका थिए जिल्लामा दुई हजार पाँच सय भन्दा बढ़ी मुक्त हलिया रहेको तथ्याङ्क छ कतिपयले परिचय पत्रका लागि विवरण संकलन गर्ने क्रममा मुक्त हलियाहरूलाई जानकारी नै नभएका कारण यथार्थ विवरण आउन नसकेको कार्यक्रममा जिल्ला मुक्त हलिया महासंघका गणेश तम्राकरले बताउनु भएको थियो जिल्लाका हलियारको केही विवरण हराएको सवालमा उहाँले अन्य जिल्लाको समेत तथ्याङ्क हराएको कारण जिल्लाबाट कुनै पनि हालतमा तथ्याङ्क नहराएको र माथिल्लो तहमा हराएको दावी गर्नुभयो जिल्लाको गणेशपुर कैलपालमाण्डो अस्सी ग्राम गाविसमा हलियारको विवरण समेत छुटेको देखिएको कार्यक्रममा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ डडेलधुराका अध्यक्ष सुन्दर जानकारी गराउनु भएको थियो कार्यक्रममै प्रमुख जिल्ला अधिकारी उदय बहादुर सिंहले कतिपय हलिया भनिएकाहरू भारतमा गएर बस्ने भएका कारण पनि विवरणमा छुटेको हुन सक्ने बताउनु भएको छ आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा मुक्त हरिया पुनस्थापना अन्तर्गत नब्बे जनालाई पुनस्थापनाका लागि रकम आएको कार्यक्रममा मालपोत कार्यालय डडेलधुवाकी अधिकृत मञ्जु विष्टले जानकारी गराउनु भएको थियो चालु आर्थिक वर्षमा बीस जनालाई जग्गा खरिद गराउने लक्ष्य राखेकोमा बाह्रजनाले जग्गा खरिद गरेको चालिसजनालाई घर मरमत गराउने लक्ष्य राखेकोमा सबैले रकम लिएकोमा सत्तरी प्रतिशतले पहिलो किस्ता रकम लिएको उहाँले जानकारी गराउनु भएको थियो साथै तीसजना मुक्तहलियाहरूलाई घर निर्माणका लागि रकम उपलब्ध गराउने लक्ष्य राखेकोमा सबैले रकम लिएको र निर्माणको अन्तिम चरणमा रहेको समेत बताउनु भएको थियो रकम अभावका कारण जग्गा खरिद लक्ष्य अनुसार नभएको उहाँले कार्यक्रममा बताउनु भएको थियो दार्चुलामा बाढ़ी र पहिरोका कारण जिल्लाका विभिन्न ठाउँका खानेपानी योजनाहरू बिग्रिएपछि पाउने दुई करोड़ रूपियाँ बराबरको क्षति भएको छ जिल्ला खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयका अनुसार पच्चीसवटा खानेपानीका योजनाहरूमा क्षति पुग्दा एक करोड़ नब्बे लाख रूपियाँ बराबरको क्षति भएको छ बाढ़ी पहिरोले सबैभन्दा बढ़ी खरकडा गाविसमा रहेको नौवटा स्किममा क्षति पुर्याएको छ नौवटा स्किममा बीस लाख रूपियाँ बराबरको क्षति भएको खानेपानी तथा सरसफाई सब डिभिजन प्रमुख वीरभद्र जोशीले जानकारी दिनुभएको छ यसैगरी मालिकार्जुन गोकुलेश्वर र ओकु गाविसका खानेपानी स्किमहरूमा पन्ध्र पन्ध्र लाख रूपियाँ जीवनाड मौवा पानी खानेपानी योजना भगवतीको बाह्र लाख रूपियाँ बराबरको क्षति भएको कार्यालयको प्रारम्भिक तथ्याङ्क रहेको छ यस्तै धनकुन्या बारको खानेपानी योजना काँकडा खानेपानी योजना र बोहरी गाउँ खानेपानी योजनामा दस दस लाख रूपियाँ बराबरको क्षति भएको छ हालको क्षतिको विवरण प्रारम्भिक भएको तथा अझै क्षति भएको हुन सक्ने जोशीको भनाइरहेको छ जिल्लाका खानेपानी योजनाहरूमा भएको क्षतिको विवरण क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालय दिपाल तथा विभागमा पठाइएको छ कैलालीमा अवैध रूपमा पालिएका वन्यजन्तु बरामद गरी इलाका वन कार्यालय अमौरीलाई जिम्मा लगाइएको छ कोपिला सामुदायिक वन उपभोक्ता समितिको सक्रियतामा पथरैया गाविस चार पाल बजार र लम्की सोहा नगरपालिका एक व्यवस्थित नगरका स्थानीयको घरबाट छवटा बदेलका बच्चा र एउटा चितलको बच्चा बरामद गरी इलाका वन कार्यालयको जिम्मा लगाइएको हो सामुदायिक वनका उपभोक्ता समेत रहेका स्थानीयले जंगलबाट अवैध रूपमा छोपेर वन्य जन्तु पालेको खबर पाएपछि सामुदायिक वनका अध्यक्ष पदम रावलको नेतृत्वमा शंकास्पद घरमा छापा मारिएको बताइएको छ बरामद गरिएका वन्यजन्तु इलाका वन कार्यालय अमौरीका प्रमुख भरत शाहको टोलीलाई जिम्मा लगाइएको कार्यालय सचिव रंग रावलले जानकारी दिएका छन् अवैध रूपमा वन्यजन्तु घरमा ल्याई पाल्ने स्थानीयलाई भनी सामान्य चेतावनी पश्चात छोड़िएको छ उनीहरूले आगामी दिनमा वन्यजन्तु चोरी सिकारीमा संलग्न रहेको फेला परेमा भने वनको ऐन नियमअनुसार कड़ा कार्यवाही अघि बढ़ाउने चेतावनी दिएका छन् सुदूरपश्चिमका नौवटै जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरूको सहभागितामा तीन दिने सूचना प्रविधिको तालिम धनगढ़ीमा शुरू भएको छ कर्मचारीहरूलाई समय सापेक्ष प्रविधिको प्रयोगबारे जानकारी दिँदै जनताको कामलाई सहज बनाउन तालिमको आयोजना गरिएको हो गृह मन्त्रालयको आयोजनामा शुरू भएको तालिममा सहायक प्रमुख जिल्ला अधिकारी प्रशासकीय अधिकृत र कम्प्युटर शाखाका कर्मचारीहरूको सहभागिता रहेको छ तीन दिनसम्म सञ्चालन हुने तालिमको कैलालीको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले उद्घाटन गर्नु भएको थियो उद्घाटन सत्रमा बोल्दै प्रमुख जिल्ला अधिकारी रिजालले तालिमबाट जनताको कामलाई जनताको काम छिटो चरित्र र गुणस्तरीय बनाउने सहयोग पुग्ने बताउनु भएको थियो कञ्चनपुरको दैजीकी रामदुलारी राणाका हत्यारालाई प्रहरले मोलमलाई गरेर छुट दिएको आरोप लगाउँदै आदिवासी निकट संघ संस्था र महिला अधिकार कर्मीले महेन्द्रनगरको बीच सड़क र प्रहरी कार्यालय गेटमै सुतेर आन्दोलन गरेका छन् नेपाल आदिवासी जनजाति महासंघ कञ्चनपुरको नेतृत्वमा भएको आन्दोलनमा आदिवासी निकट महिला र अधिकार कर्मी महिलाहरूले जिल्ला प्रहरी कार्यालयको मूल गेट र महेन्द्रनगरको मुख्य भीड़भाड़ हुने मदन चोकमा सुतेरै आन्दोलन गरेका हुन् सयौं संख्यामा पुगेका आन्दोलनकारीहरूले थाली बजाएर दोषी प्रहरलाई कार्यवाहीको माग राखेका छन् राम दुलारी हराएका दिन दैजीका प्रहरीले लापरवाही गरेको उनीहरूको आरोप रहेको छ रामदुलारीको वास्तविक हत्यारालाई प्रहरी निर्दोष र घटनामा संलग्न नै नभएका व्यक्तिहरूलाई हत्याराको अभियोग लगाएको भन्दै आदिवासी महासंघ लगायत अधिकारकर्मी महिलाहरूले प्रहरी विरूद्धमा आन्दोलन गरेको महिला अधिकारकर्मी शारदा चन्दले बताउनु भएको छ कञ्चनपुर प्रहरीले गरीबको पक्षमा नबलेर पैसावालाहरूको प्रलोभनमा परेर गरीब निमुखालाई अन्यायमा पारेको अधिकारकर्मी चन्दको आरोप छ नेपाल आदिवासी जनजाति महासंघका वरिष्ठ सल्लाहकार कृतिबहादुर थापा मगरले थारू महिलाको निर्मम ढंगबाट हत्या हुँदा पनि प्रहरी प्रशासन पैसाको प्रलोभनमा परेको दावी गर्दै मानव अधिकार कर्मी नागरिक समाज चुप बस्नु निन्दनीय भएको टिप्पणी गर्नुभयो कञ्चनपुरका अधिकारकर्मीहरू पार्टीका कार्यकर्ता भएका कारण उनीहरूले आफू निकट कार्यकर्ताहरूको मात्रै मानवाधिकारका मुद्दा हेर्ने गरेको उहाँले आरोप लगाउनुभयो छिमेकी प्रकाश मल्लसित प्रेम सम्बन्धमा परेकी राम दुलारी जेठ अठार गते घरबाटै हराएको र उहाँको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 वृद्ध नाथको शव हिजो बिहान गोबरैया नालामा मृत अवस्थामा फेला परेको हो भनी घर नजिकैको खोलामा खेल्ने क्रममा डुबेका बालकको उपचारका क्रममा महाकाली अञ्चल अस्पतालमा मृत्यु भएको हो दार्चुलाको अपी नगरपालिकाले बीस लाखको लगानीमा सड़कमा सौर्यवती जडान गर्ने भएको छ नगरपालिकाका कार्यकारी अधिकृत अमरराज खत्रीका अनुसार पहिलो चौमासिक भित्र नगरपालिकामा उज्यालो नगरपालिका बनाउने उद्देश्यका साथ सौर्यवती जडान गरिन लागेको हो सौर्यवती जडानको लागि अपी नगरपालिका र साझेदारी संस्था दार्चुला विकास संगठन बीच सम्झौता भएपछि सौर्यवती जडान हुने भएको हो यो वर्ष स्थानीय विकास मन्त्रालयले सड़कमा सौर्यबत्ती जडान गर्न दस लाख अपी नगरपालिकाको चार लाख रूपियाँ तथा साझेदार संस्था दार्चुला विकास संगठनको एक लाख पचास हजार रूपियाँ लगानीमा सड़क सौर्यबत्ती जडान हुन लागेको हो चैनपुर दिपायल सड़क खण्डको थलारा क्षेत्रमा सड़क निर्माण गरिरहेको भेटरमा सोमबार राति आगजनी भएको छ बझाङको पारा काट्ने गाविस महेन्द्रधारबाट झण्डै छ सय मिटर अगाडि सड़क खण्डमा काम गरिरहेको मेसीलाई चालकले साँझ सड़कमा राखेर डेरामा सुत्न गएका बेला अज्ञात व्यक्तिको समूहले आगजनी गरेको हो आगजनीबाट स्काभेटर पूर्ण रूपमा क्षति भएको छ भने सड़कमै राखेको अठार ड्रम डिजेलमा समेत आगजनी अज्ञात समूहले आगजनी गरेको साइड इन्चार्ज अर्जुन खड्काले बताउनु भएको छ त्यस्तै बीस लिटर हाइड्रोलिक र बीस लिटर मोबिल समेत जलेको उहाँले बताउनु भएको छ स्काभेटरमा आगजनी गरेको खबर पाएपछि थलारा इलाका र जिल्लाबाट प्रहरीको टोली घटनास्थल गएको थियो बा दुई फ एक सात पाँच सात नम्बरको द क्याराभान कन्स्ट्रक्सन कम्पनीको स्काभेटर कामै नलाग्ने गरी जलेर नष्ट भएको लेखापाल पदम गौतमले बताउनु भएको छ क्षेत्रीय सदरमुकाम दिपायल जोड्नका लागि एसियाली विकास बैंकको आर्थिक सहयोगमा जिल्ला विकास समिति ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन कार्यक्रम ड्रिलिप परियोजनाबाट गत वर्षदेखि खोली दंगाजी क्षेत्रमा सड़क काट्ने काम भइरहेको छ स्काभेटर र डिजेल सहित एक करोड़ पच्चीस लाख बराबरको क्षति भएको साइड इन्चार्ज खड्काले जानकारी दिएका छन् इस्लाम धर्मावलम्बीको महान चाड ईद बिहिबार अर्थात भोलि मात्रै मनाइने भएको छ धेरैले आज ईद भने पनि मंगलबार चन्द्रमा नदेखिएकाले भोलि मात्रै ईद मनाउन लागि हो बुधबार बिहान अर्थात आज बिहान ईद मनाउने तयारी गरे पनि मंगलबार बेलुका चन्द्रमा नदेखिएपछि भोलि मात्रै ईद मनाइने कपिल वस्तु तौले हवाका मुस्लिम अगुवा अफाक अहमद खाँले जानकारी दिएका छन् उहाँका अनुसार इस्लाम धर्म परम्परा अनुसार एक महिना लामो रोजापछि देखिने चन्द्रमा हेरेर ईद पर्व मनाइने गरिन्छ आज बेलुका चन्द्रमा देखिने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 हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यस लगत्तै बिबिसी नेपाली सियाको बिहानी पख सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार